नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिराखेको छ राज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार के सुनिराख्नु भएको छ कार्यक्रम लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा कार्यक्रम लोकसङ्कारको व्यवसायमा हामी हरेक दिन नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ हामी कहिले पुराना लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने आजको यो शनिबार व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई आज कार्यक्रममा स्थान दिनेछु कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका जोड्न चाहन्छु सरिता कार्की अनि भोजराज काफ्लेको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका झिल्के ड्राइभर अब क्रममा तपाईँको लागि classicism छल कालो कपाल टाउकामा राम्रा राम्रा चढ्छन् यो राम्रा राम्रा चढ्छन् यो नेपाल टाउकोमा चस्मा निकै नै रमाइलो लुकदोरी भाका थियो सरिता कार्की अनि भोजराज काफ्लेको समुद्र आवाजमा सजिएको लुकदोरी भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारकी बसाई सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकसङ्कारको व्यवसायमा हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ भने आजको यो शनिबार व्यवसायमा भर्खरै बजारमा आएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छु ढिला नगरीकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट यो रक्सीको गन्ध प्रकाश कटुवाल अनि सम्झना लामिछाने मगरको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई हो भने हामी पृष्ठभूमिमा राख्छौँ यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उप उपस्थित हुने नै छौँ सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हज Thank you.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 पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि अर्पण एक सय चार थोप्रो आठ यो विश्राम विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो शनिबार व्यवसायमा भर्खरै बजारमा आएका लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ तपाईँले नै रुचाउनुभएका तपाईँले नै मन पराउनुभएका लुकदोरी भाकालाई आज कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लुकदोरी भाकाबाट हो म पागल हो रामजी खाँड अनि पूर्णकला विषीको सुमधुर आवाजमा सजिएको लुकदोरी भाका अब क्रममा तपाईँको लागि मेरो त्योलाई म तिम्रो मन पगा दुनियाले पागल भन्छ हो म पागल हो तिम्रै निम्ति पागल हो तिम्रै नाम जपी जपी मर्नी मान्छ तिम्रो मन पगाल दुनियाले पागल भन्छ मलाई to जसले यति छोटै छोट दियो उसकै नमा जिन्दगी दियो दुनियाँले पागल भन्छ हो म पागल हो हो तिम्रै नाम जति जापी नि मान्छ मलाई छुट दियो उसकै नाममा जिन्दगी दियो दुनियाले पागल भन्छ मलाई म पागल हो तिम्रै निम्ति पागल हो रामजी खाँड अनि पूर्णकला विषीको सुमधुर आवाजमा सजिएको इलकदोरे भाकालाई हामी कार्यक्रम लोकझङ्कार के बसाईमा राखिसकेका छौँ यिनै मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यति बेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार के बसालाई बनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र तिमीहरूसम्म मेरो आवाजलाई रेडियो सेटसम्म रहने प्राविधिक मित्रको लागि राज्यप्रति म निकै नै आभारी छु भन्दै तपाईँकै लोकसङ्गीतको सहायत्री म दिवस मगर पनि मेरो आधा जिन्दगी पूर्णकला विषय अनि कुलेन्द्र विश्वकर्माको सुमधुर आवाजमा सजिएको लोकदोरी भागलाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम लोकझङ्कारको व्यवसायबाट ओझेल पर्छु नमस्कार छन् मेरो आधा जिन्दगी यसरी खाना पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभावमा सधैँ खड्केर देख्ने मन भेट्ने मन यस्ता रहर कति छ साथी छन् मेरो आधा जिन्दगी यसरी खान पाछु लाउना पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो लाउन पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो गाउँ घर समाजको दर्पण